एकानब्बे दशमलव छ मेगा आर्सको ध्वनि तरङ्गमा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजेसम्म तपाईँको रेडियो सेटमा गुन्जने यो कार्यक्रम मुक्तकमाला र आज पनि मुक्तकमाला लिएर हामी उपस्थित भइसकेका छौँ म मदन भण्डारी छु तपाईँहरू समक्ष मलाई प्रविधि समेसनमा कविताजीले साथ दिइरहनु भएको छ हामी रहनेछौँ एघार बजेसम्म एकानब्बे दशमलव छ मेगार्समा रेडियोभिजनमा तपाईँले हामीलाई पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot Radiovision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार खुसी खोज्दै भौतारिँदै कहाँ कहाँ धाउँछस् खुसी खोज्दै भौतारिँदै कहाँ कहाँ धाउँछस् देश बेचेर फेरि आफै देशकै गीत गाउँछस् मेरो छाती चिरेर आइज हेर सरकार मेरी आमा अनि मेरो देशलाई पाउँछस् मेरी आमा अनि मेरो देशलाई पाउँछस् वाह यो कचपको मुक्तक मुक्तकार विकास युवाजीको गरामुनि झापा उहाँको घर हो विकास शिवाजीको मुक्तकार विकास शिवाजी बडो उत्तमदार मुक्तक लेख्नुहुन्छ जोसिलो मुक्तक लेख्नुहुन्छ कसिलो मुक्तक लेख्नुहुन्छ रसिलो मुक्तक लेख्नुहुन्छ जिन्दगीमा कि जित हुन्छ कि हार हुन्छ जिन्दगीमा कि जित हुन्छ कि हार हुन्छ उनको नसरले मुटु वारपार हुन्छ यदि मैले आँखा चिम्लिदिएँ भने सरकार तेरो पृथ्वी सधैँलाई अन्धकार हुन्छ तेरो पृथ्वी सधैँलाई अन्धकार हुन्छ विकास युवाजीको निमुक्तक मैले तपाईँहरू समक्ष अर्को जोडे श्रोता विकासीका यिनै दुई मुक्तकरा आजको कार्यक्रम मुक्तक मालामा मुक्तकको सिलसिला सुरु गर्न चाहे कार्यक्रम सुन्नु पूर्व सामाजिक सञ्जाल फेसबुकमा मुक्तक मालाको पेज तपाईँले निहाल्नु भएको थियो भने अघि तपाईँले थाहा पाइसक्नु भएको छ आजको कार्यक्रम मुक्तक नालामा मसँग हजुर मुक्तकार विकास युवाजी हुनुहुन्छ आजको यो वसाईमा उहाँसँग म कार्यक्रम कार्यक्रमभरि भलाकुसारी गर्नेछु मेरो अगाडि उहाँ बसिरहनु भएको छ मुसु मुसु हाँसिरहनु भएको छ अहिले भने कार्यक्रमको सुरुवातमा एउटा गीत सुनौँ आज गीत पनि चट्ट चट्ट सुनौँ हामी गीत पश्चात आउँछु विकासजीसँगको कुराकानी लिएर आउँछु अहिले भने विकासीको मुक्तक मुक्तकसँगै पहिले साङ्गीतिक कोसेली तपाईँलाई श्रोता त्यो आँखामा आँखा जुदाउन मन छ मलाई त्यो आँखामा आँखा जुदाउन मन छ मलाई अनि त्यो काखमै निदाउन मन छ मलाई यदि यो कुरामा तिम्रो पनि सहमत भए पुरै जीवन तिमीसँगै बिताउन मन छ मलाई पुरै जीवन तिमीसँगै बिताउन मन छ मलाई तिम्रो आँखाको सागरमा लहर लहर यो निकै नै मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ श्रोता कार्यक्रम मुक्तक मालामा हुनुहुन्छ तपाईँहरू आजको यो वसाईमा मसँग पूर्वेली मुक्तकार विकास युवाजी हुनुहुन्छ हामी प्रत्यक्ष स्टुडियोमा छौँ उहाँसँगको कुराकानी अबको क्रममा म जोड्दैछु विकासजी कार्यक्रम मुक्तक मालामा स्वागत छ तपाईँलाई धन्यवाद मदन सर तपाईँलाई तपाईँका मुक्तक मैले कार्यक्रम मुक्तक मालाको दोस्रो वसाईमा प्रस्तुत गरेको थिएँ हजुर अहिले कार्यक्रम मुक्तक माला सञ्चालन हुँदै आएको एक सय सन्तानब्बे अङ्क भइसक्यो हजुर हजुर एक श्रोताको नजरमा एक मुक्तक मनको नजरमा नजिकबाट निहाल्दै गर्दा यहाँसम्मको हाम्रो यात्रालाई कसरी हेर्नुभएको छ मुक्तकमालालाई म एकदम रुचाउने मान्छे हुँ र यो पूर्वी क्षेत्रको लागि मुक्तकमाला एउटा यस्तो कार्यक्रम हो जसले चाहिँ पूर्वाञ्चललाई यसरी ओगटेको छ है ताकि यो पूर्वाञ्चल क्षेत्रमा यस्ता कार्यक्रमहरू आएका छैनन् र मुक्तकको संरक्षण सम्बन्धन र प्रवर्धनमा चाहिँ मुक्तकमालाको एकदम अमूल्य योगदान छ भन्ने मलाई लाग्छ हामी कार्यक्रममा आज विशेष त तपाईँका कसिला मुक्त खराबहरू सुन्नेछौँ मुक्तकमा रमाउनेछौँ मुक्तक सुन्दै सुन्दै कुराकानी अगाडि जोड्दै जाउँ होला मुक्तक सुनौ विकासी धन्यवाद मदन सर मैले सुरुमा मुक्तकमाला नै जोड्न चाहेँ साहित्यको सुवास सरोस् मुक्तकमालाले साहित्यको सुवास सरोस् मुक्तकमालाले रित्तो मस्तिष्कलाई बरोस् मुक्तकमालाले संसारभरि छरिएका नेपाली मुक्तक मनलाई संसारभरि छरिएका नेपाली मुक्तक मनलाई एक बनाउने काम गरोस् मुक्तकमालाले एक बनाउने काम गरोस् मुक्तकमालाले हामी कार्यक्रमको सुरुवाती चरणदेखि नै भन्दै आइरहेका छौँ बोल्दै आइरहेका छौँ छरिएर रहनुभएका सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्ने हाम्रो प्रयास हजुर निरन्तर चलिरहनेछ अर्को मुक्तक सुनौसँगै म अर्को मुक्तकलाई सुरु गरेँ डाक्टर पठाइदिन्छु धामी पठाइदिन्छु तिम्रा हर जितमा सलामी पठाइदिन्छु मेरो लेखनमा बाधा पुर्याइस् भने सरकार मेरो लेखनमा बाधा पुर्याइस् भने सरकार तेरो राजधानीमा मुक्तको सुनामी पठाइदिन्छु तेरो राजधानीमा मुक्तको सुनामी पठाइदिन्छु विकास शिवालाई बढी चिनाउने मुक्तकमा पनि पर्छ है यो मुक्त हजुर एकदम पछिल्लो समयमा अब थोरै तपाईँको कुरा गरौँ अघि हाम्रो कुरा गरेका थियौँ कार्यक्रमको सुरुवातमा हजुर विकास युवा को हो त आज मुक्तकले बोल्नेछ तर मुक्तक भन्दा बाहिर आफ्नो बारेमा केही बताइदिनुहोस् न मदन सरले आफ्नै बारेमा भन्नुभयो <laughs> मलाई थोरै अप्ठ्यारोमा पार्नुभयो मलाई सामान्य परिचय मेरो मेरो जिन्दगीको परिचय म विकास शिवा गारामुन निवासी र मेरो परिचय भन्नुपर्दाखेरि मैले साहित्य विधामै लागेर साहित्य संरक्षण सम्वर्धन र प्रवर्धनको हिसाबले लागेर अहिले हामी झापामा एउटा झापाली साहित्य समाज भन्ने संस्था चलाइरहेको छौँ हजुर हजुर मलाई त्यति म बुझ्न सक्नुहुनेछ ठिकै छ त्यो झापाली साहित्य समाजको बारेमा पनि हामी केही समयपछि कुराकानी गर्नेछौँ हामी मुक्तकमै रमाइरहेका छौँ मुक्तक सुनो विकासी मैले थोरै मुक्तकमा जागिरका कुरालाई जोड्न चाहेँ पहिलो नक्कली प्रमाणपत्र पेस गरिनछु Mhm. पहिलो नक्कली प्रमाणपत्र पेश गरिनछु दोस्रो नेता लाएर अन्तर्वार्ता फेस गरिनछु म छनौटबाट फालिनीको कारण बल्ल बुझ्दैछु म छनौटबाट फालिनीको कारण बल्ल बुझ्दैछु अरे यार मैले त टेबल मुनिबाट देश गरिनछु अर्को मुक्त सुनौ अर्को मुक्तलाई मैले जोड्न चाहेँ फेरि पनि हामी सधैँ नेतालाई दोष दिन्छौँ हामी आफू कति खराब छौँ भन्ने कुरा कहिले ट्राफिक स्ट्यान्ड ढालेर हिँड्नुहुन्छ mhm. कहिले ट्राफिक स्ट्यान्ड ढालेर हिँड्नुहुन्छ कहिले सडकमा टायर बालेर हिँड्नुहुन्छ चट्ट सुटबुट लाउने मेरा जनता कति ज्ञानी घर अगाडि फोर्को पोको फालेर हिँड्नुहुन्छ घर अगाडि फोर्को पोको फालेर हिँड्नुहुन्छ कडा व्यङ्ग्य विकासले मुक्तक लेख्छ मुक्तकमा विकासको कलम तिहारिएको छ छुरा छ प्रशंसनीय छ विकास यसमै रमाउँछ भनेर कहिलेबाट भयो तपाईँलाई पछिल्लो समयमा म पहिले गजल पनि लेख्थेँ हजुर हजुर पछिल्लो समयमा मैले के देखेँ फेरि मलाई गजलभन्दा बढी मुक्तक नै आउँदो रहेछ कि भन्ने पनि मलाई लाग्न थाल्यो र मैले केही ठाउँहरूमा आफ्ना मुक्तकहरू प्रस्तुत गरेँ है र सबैभन्दा बढी मलाई के मेरा मुक्तकहरू थिए जस्तो डाक्टर पठाइदिन्छु धामी पठाइदिन्छु भन्ने मुक्तकहरू अर्को कोही साथी जग्गेलाई भन्ने मुक्तकहरूले अलिकति बढी मेरो इमेजमा चिनाउने काम गर्यो सबैको क्षेत्रमा झापा तथा मोरङमा पछिल्लो समयमा मलाई ती मुक्तकहरूले बढी हाइलाइटमा ल्याउने काम गर्यो र मलाई के लाग्यो भने पछिल्लो समयमा मैले मुक्तक नै लेख्नुपर्छ है भन्ने चाहिँ मलाई फिलिङ भयो धेरै भयो है मुक्तकमा कलम दौडेको लगभग सर निकै धेरै भयो यसरी छरिएका मुक्तकलाई एउटै मालामा उनौँ एउटा परिचय दिउँ जस्तो भाषा कि छैन मनलाई त्यस्तो नभएको पनि होइन तर योजना पनि बनिराखेको छैन अहिले नै बनाइहालेको छैन मुक्तक सुनौ विकासजी मैले अर्को मुक्तक जोड्न चाहेँ बिहेको सिजन छ बिहेलाई जोड्न चाहेँ कोहीलाई नमस्ते गर्दा पनि हात मिलाउँछन् कोहीलाई नमस्ते गर्दा पनि हात मिलाउँछन् कोही भने मान्छे मान्छे बिचमा पनि औकात मिलाउँछन् म त जातपात त्यस्तो केही मान्दिनँ भन्नेहरू पनि म त जातपात त्यस्तो केही मान्दिनँ भन्नेहरू पनि बिहे गर्ने बेलामा चाहिँ जात मिलाउँछन् विकासीका मुक्तकमा हामी व्यङ्ग्य भेटाउँछौँ बढी भन्दा बढी अर्को मुक्तक हामीसँगै सुनौ विकासजी हजुर अर्को वर्दीको सम्बन्धी छ हामी वर्दीलाई प्रहरीसँग मात्र नजोडौँ सबै पोसाक लाएर काम गर्नेहरूलाई बुझौँ प्राय गरिबहरू जस्तो सुकी चोटमा टिक्छन् प्राय गरिबहरू जस्तो सुकी चोटमा टिक्छन् त्यसैले त उनीहरू एकदम ठिक छन् तर वर्दी लगाएका राष्ट्रसेवकहरू भने यहाँ तर वर्दी लगाएका राष्ट्रसेवकहरू भने यहाँ कोही दारूमा त कोही नोटमा बिक्छन् कोही दारूमा त कोही नोटमा बिक्छन् कोही दारूमा त कोही नोटमा बिक्छन् मुक्तकको मजा हामी लिइरहेका छौँ सँगसँगै विकासजीसँग म कुराकानी जोडिरहेको छु श्रोता अहिले मुक्तक सुनौ विकासजी अर्को पनि अर्को मुक्तक छ मुक्तकमा मैले फेरि मुक्तकलाई नै जोडेँ विदेशबाट स्वदेश युवा फर्काउने मुक्तक लेख पक्कै विदेशबाट स्वदेश युवा फर्काउने मुक्तक लेख सुन्दै फेरि सबको छाती चर्काउने मुक्तक लेख यदि लेख्छौ नै भने मुक्तकै पासा लेख लेख पुरै देश थर्काउने मुक्तक लेख लेख लेख पुरै देश थर्काउने मुक्तक लेख मुक्तक लेखेपछि देश थर्काउने गरेको मुक्तक लेख्नुपर्छ विकासजी त्यसै भन्दै हुनुहुन्थ्यो तपाईँ आफूलाई के लाग्छ मुक्तक कस्तो हुनुपर्छ कस्तो लेखिनुपर्छ मुक्तक मलाई एक शब्दमा भन्नुपर्दा लाइन प्रसारण भएको नाङ्गो तार जस्तो हुनुपर्छ झड्का लाग्ने खालको झड्का लाग्नुपर्छ प्रत्येक घरमा झड्का लाग्नुपर्छ मुक्तक त्यस्तो लेखिनु त्यस्तो लेखिनुपर्छ मुक्तक एउटा त्यस्तो नाङ्गो तार हो है जसमा लाइन प्रसारण भएको हुन्छ तपाईँ त्यसका जुनसुकै ठाउँमा छुनुहोस् तपाईँलाई झड्का लाग्नुपर्छ है त्यो हो मुक्तको एउटा पावर भनेको है यदि तपाईँलाई प्रत्येक लाइनमा झड्का लागेन भने है तपाईँ मुक्तकमा त्यहाँ चुक्नुहुनेछ पक्कै श्रोताको मनमुटु मस्तिष्कमा अद्भुत किसिमको प्रभाव जमाउनु एकदम एकदमै श्रोतालाई यति छुनुपर्छ कि उहाँलाई लागोस् मेरो जीवन उसले बोलिरहेको छ र अर्को कुरा के हुनुपर्छ भने मुक्तकमा आफ्नो सरलपना हुनुपर्छ है आफ्नो गाउँ समाज देश हुनुपर्छ र एकदम भास्टली हुन्छ नि जुन कसैले नबुझ्ने ताकि तपाईँले यस्तो होस् मुक्तक कि तपाईँले हजुरआमालाई सुनाउँदा पनि ए यो त हाम्रै कुरा हो भन्ने लागोस् है या त तपाईँले कुनै टिनेजर्सलाई कलेजको लागि सुनाउनुहुन्छ पढ्नेलाई उनीहरूलाई पनि लागोस् कि यो चाहिँ हामीसँग रिलेटिभ छ त्यो हो तपाईँको मुक्तक मुक्तक लेख्दा सरल लेख्नुपर्छ सहज लेख्नुपर्छ सबैले बुझ्ने खालको लेख्नुपर्छ एकदम सर हामी मुक्तक सुनिरहेका छौँ विकासजी अर्को मुक्तक सुनौ अर्को मुक्तकमा सर मैले मेरो दोस्रो बसाइ तपाईँको प्रोग्रामबाट सञ्चालन भएको थियो मुक्तकमालाबाटै मालाबाटै पक्कै त्यतिखेर मैले पठाएको मुक्तक फेरि पनि मैले सम्पूर्ण श्रोतालाई सुनाउन चाहे एउटा बिहेको समय छ कोही साथी जग्गेलाई सजाउँदै थिए तिम्रो घरमा कोही साथी जग्गेलाई सजाउँदै थिए तिम्रो घरमा कोही गोरी मस्की मस्की लजाउँदै थिए तिम्रो घरमा रगत उस्तै भए पनि पर खेतको डिलमा बसी रगत उस्तै भए पनि पर खेतको डिलमा बसी कोही साथी पन्छे बाजा बजाउँदै थिए तिम्रो घरमा कोही साथी पन्छे बाजा बजाउँदै थिए तिम्रो मान्छे मान्छे एउटै हो नि फरक किन भो मान्छे मान्छे एउटै हो नि फरक किन भो साम चल्छ सिप चल्छ पानी नचल्ने भो साम चल्छ सिप चल्छ पानी नचल्ने भो भयो तपाईँका आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगामा कार्यक्रम मुक्तकमाला दुनियाँ हुनुभएको छ मरण भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् न बनाउँछौ हामीले सुन्दर मूर्ति सजिन्छन् मन्दिर महलहरू बजाउँछौ हामीले बाजा गाजा गुन्जिन्छन् पहाड पर्वतहरू कोही साथी जगेलाई सोझाउँदै थिए तिम्रो घरमा कोही साथी जगेलाई सोझाउँदै थिए तिम्रो घरमा कोही कोरी मस्की मस्की लजाउँदै थिए तिम्रो घरमा रगत उस्तै भए पनि पर खेतको डिलमा बसी कोही साथी पन्छी बाजा बजाउँदै थिए तिम्रो घरमा कोही साथी पन्छी बाजा बजाउँदै थिए तिम्रो घरमा विकास शिवाजीको मलाई निकै मन परेको मुक्तक हजुर मैले पनि जोडेँ सँगसँगै एउटा निकै मिठो धुन कार्यक्रममा हामीले जोड्यौँ विकास शिवाजीकै रोजाइमा जोड्यौँ विकासजी पूर्वतिर मुक्तकको चर्चा कम हुन्छ हजुर एकदमै सर राम्रो मुक्तकारहरूको सङ्ख्या औँला भाँचेर पनि गर्न सकिन्छ भनेर मैले भने भने म गलत हुन्छु होला पक्कै पनि तपाईँ गलत हुनुहुन्न एकदम कम्ती अवस्थामा छौँ पूर्वमा है अब के छ भने पछिल्लो समयमा लेख्नु त हुन्छ साथीहरू है तर लेखेर पनि पर्दामा नआएका हुनुहुन्छ भने चाहिँ हामी भन्न सक्दैनौँ तर करिब करिब म विगत सात आठ वर्ष भयो है यही क्षेत्रमा काम गरिरहेको छु निरन्तर रूपमा र मैले जहाँको पनि प्रोग्राममा देख्दा फेरि मुक्तक वाचन गर्ने र मुक्तकै क्षेत्रमा मात्र काम गरिरहने साथीहरू बिल्कुलै हामी औँलामा बाँचेर गर्न सक्नेछौँ पूर्वमा विशेष त झापामा के कस्ता योजना के कस्ता कार्यक्रम ल्याउन आवश्यक छ जस्तो लाग्छ मुक्तक विधालाई यहाँ अझ बढी परिचित गराउन अझ बढी माथि उकास्न जस्तो मुक्तकको विषयमा नि मदन सर भन्नुपर्दाखेरि कस्तो छ भन्दाखेरि प्राय अहिले देशभरि नै मुक्तक भन्दा पनि बढी मान्छेले अहिले गजल कविताका कार्यक्रमहरू भइरहेका छन् है पछिल्लो समयमा हाम्रा मध्यपश्चिम सुदूरपश्चिम साइडहरूमा त्यतातिर मुक्तको कार्यक्रम भइरहेछन् र झापामा पनि के जोड्नु आवश्यक छ भने एउटा मुक्तकको चाहिँ राष्ट्रिय स्तरको कार्यक्रम गर्न सकियो भने चाहिँ है हामी झापाको जुन जति लेखेर पनि पछि रहने साथीहरू छौँ नि उहाँहरूलाई चाहिँ हामी अगाडि ल्याउन सक्थ्यौँ कि भन्ने एउटा योजना हो होइन अब त्यस विषयमा पनि हामीले अब नयाँ वर्षको आउँदोमा चाहिँ केही एउटा प्रोग्राम निकै राम्रो गरौँ कि भन्ने योजना भइरहेछ है अब त्यो विषयमा हाम्रो समितिमा पनि छलफल हुन आवश्यक छ है सायद नै त्यो भयो भने झापामा एउटा निकै ठुलो कार्यक्रम हुन सक्ने सम्भावना छ देशभरि छरिएर रहनुभएका चर्चित मुक्तकारहरूलाई एकै ठाउँ भेला राखेर मुक्तकको बारेमा चर्चा हुनु पर्यो पूर्वमा हजुर भन्ने थियौँ हामी निरन्तर रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हर्समा मुक्तक कार्यक्रमबाट बोलिरहेका छौँ पूर्वतिर मुक्तकको मिठास छरिरहेका छौँ मुक्तक सुनो विकासी धन्यवाद मदन सर अर्को मुक्तक जोड्न चाहे यात्रामा कहिले उकालो आउँछ कहिले ओह्रालो आउँछ यात्रामा कहिले उकालो आउँछ कहिले ओह्रालो आउँछ जिन्दगीमा सबैको एक न एक दिन पालो आउँछ तेरो विरुद्धमा मैले मुक्तक लेखेँ भने सरकार तेरो विरुद्धमा मैले मुक्तक लेखेँ भने सरकार कि यहाँ सुनामी आउँछ कि यहाँ भुइँचालो आउँछ कि सुनामी आउँछ कि यहाँ भुइँचालो आउँछ अर्को मुक्तक सुनौ मैले अर्को मुक्तक जोड्न चाहेँ शब्द यिनै हुन् भाका यिनै हुन् शब्द यिनै हुन् भाका यिनै हुन् डाँडा यिनै हुन् पाखा यिनै हुन् मायाको नाउँमा कुनै दिन समी तिमीले चुमेका आँखाइ नै हुन् मायाको नाममा कुनै दिन समी तिमीले चुमेका आँखाइ नै हुन् समी पुरै पुलक्कित हुनुभयो होला कार्यक्रम सुन्दै हुनुहुन्छ यदि भने सुन्दै हुनुहुन्छ होला <laughs> ठिकै छ त्यता नजाउँ अहिले हजुर मुक्तक सुनौँ अर्को मैले मुक्तकलाई फेरि जोडेँ यी सन्तानहरूलाई भन्न चाहेँ कसैले आफ्नै अस्मितालाई बेचे बाइबल खुरान अनि गीतालाई बेचे कसैले आफ्नै अस्मितालाई बेचे बाइबल खुरान अनि गीतालाई बेचे धिक्खार छ ती सन्तानहरूलाई जसले आफ्नै माता र पितालाई बेचे जसले आफ्नै माता र पितालाई बेचे विकासीले हरेक विषयलाई उठान गर्नुभएको छ मुक्तकमा हरेक समस्यालाई देख्नुभएको छ मुक्तकमा हामी आज उहाँकी मुक्तकमा रमाइरहेका छौँ कुनै त्यस्तो विषय छ विकासजी जुन तपाईँलाई एकदम लेख्न मन छ तर आफूले न्याय गर्न सकिरहेको छैन त्यस्तो विषय त धेरै उठ्छन् सर जस्तो कति कुराहरू मनमा खेल्छन् जस्तो त्यो लेख्दा लेख्थे पनि कहिलेकाहीँ कस्तो हुन्छ भने कति कुरा समाज परिवेशलाई पनि हेर्नुपर्ने हुन्छ है जस्तो पछिल्लो समयमा मैले तयार गर्दै गरेका केही मुक्तहरू जस्तो समाजमा प्रतिष्ठित मान्छेहरू पनि खराब हुन्छ है भन्ने कुरालाई उठाइरहेको छु अब त्यो विषयमा चाहिँ अलिकति कति कुरा शब्दहरू है हामी जहिले अघि पनि मैले भने कति हामी नकारात्मक कुरालाई मात्रै देख्छौँ तर सकारात्मक कुरा चाहिँ नकारात्मक भएर समाजमा असर गरिराखेका कुराहरूलाई चाहिँ अहिलेसम्म धेरै उठेका छैनन् अब ती कुराहरूमा चाहिँ उठाउनुपर्छ भन्ने मलाई लाग्छ मानवीय स्वभाव हो कहिलेकाहीँ लोभ लाग्छ है कसैले उठाएको विषय लेखेको मुक्तक देख्दा यो चाहिँ किन मैले लेख्न सकिनँ भनेर त्यस्तो हुन्छ कि हुँदैन एकदम सर कति मुक्तकहरू यस्तो हुन्छ जस्तो उहाँलाई भन्दा पहिले मलाई किन याद आएन हजुर हजुर है मेरो मनमा किन यस्तो कुरा खेलेन कति सरल कुरा आदि शब्द त ममा पहिले नै खेलिसकेको थियो हजुर तर त्यो कता हरायो त्यस्तो धेरै हुन्छ सर एकदम मुक्तक सुन्दै सुन्दैछौँ हामी अगाडि बढ्दैछौँ मुक्तक सुनौ विकासी अब अर्को मुक्तक पछिल्लो समयमा हाम्रो देश पनि अस्तव्यस्त छ हामी हरेक कुरामा सन्तोष मान्दैनौँ है विदेश जाने क्रम तीव्र छ यसैलाई जोडेर सबै कामलाई बराबर नठान्नेहरू सबै कामलाई बराबर नठान्नेहरू जिन्दगीलाई चलाउन नजान्नेहरू जति नै कमाए पनि दुखी नै रहन्छन् जति नै कमाए पनि दुखी नै रहन्छन् आफ्नो आमदामीमा सन्तोष नमान्नेहरू आफ्नो आमदामीमा सन्तुष्ट नमान्नेहरू हो पक्कै हो पक्कै हो अर्को मुक्तक सुनौँ हामीसँगै अर्को मुक्तक फेरि जोड्न सर जागिर पाइन भन्छन् ब्याचलर सहेका विद्यार्थीहरू उनीहरूको लागि सात कक्षा पढ्दै कि प्रेमी कि प्रेमिका चाहिन्छ चाहिन्छ सात कक्षा पढ्दै कि प्रेमी कि प्रेमिका चाहिन्छ प्लस टू गर्नेलाई त होटल होटलमा भेट्टाइन्छ बाह्रखरी अङ्कगणित तात्तो छारो जान्नु छैन बाह्रखरी अङ्कगणित तात्तो छारो जान्नु छैन अनि ब्याचलर सक्दैमा कहाँबाट जागिर पाइन्छ <laughs> अनि ब्याचलर सक्दैमा कहाँबाट जागिर पाइन्छ यो बडो व्यङ्ग्यात्मक मुक्तक विकासी मुक्तक हालसम्म लेख्दै आउँदा सबैभन्दा बढी आनन्दको क्षण र सबैभन्दा बढी मन दुखेको क्षण छ भने केही सुनाउनुहोस् न मैले अघि तपाईँलाई सुनाएँ एउटा जस्तो कोही साथी जग्गेलाई है यो विषय मैले मेरै साथीको बहिनीको बेमा जाँदा लेखेको थिएँ हजुर हजुर है त्यतिखेर मैले यस्तो घटना देखेँ कि अब केही साथी एकतिर रमाइराखेको है र केही साथी चाहिँ अलिक परतिर खेतमा बसेर है आफ्नो पञ्चे बाजा बजाइराखेको र त्यसैमा रमाइराखेको उनीहरू पनि है नै त्यो एकदम धेरै धेरै डिफ्रेन्ट लाग्यो मलाई त्यो बिचमा है एकदम के भन्नु ग्याप यस्तो धेरैको ग्याप थियो है त्यसले चाहिँ मलाई धेरै नै मन छोयो त्यतिखेरको समयमा अरूले पनि छुन्छन् है तर सबैभन्दा बढी चाहिँ एकदम म भावुक भएको छेड चाहिँ त्यति बेला थियो कोही साथी जगेलाई सुझाउँदै थिए तिम्रो घरमा कोही गोरी मस्की मस्की लजाउँदै थिए तिम्रो घरमा रगत उस्तै भए पनि पर खेतको डिलमा बसी कोही साथी तिम्रो घरमा साँच्चै मनसुनी मुक्तक साँच्चै मार्मिक मुक्तक लेख्नुभएको छ बढी आनन्द आएको छ अब मुक्तक लेख्दै जाँदा बढी आनन्द प्राय म मेरा हरेक मुक्तकमा रमाउन चाहन्छु र म लेखिसकेपछि त्यसलाई एडिट गर्दा पनि म धेरै रमाएको हुन्छु है अब यसमै रमाउँछु भनेर चाहिँ भन्न सकिएन है तर प्राय प्राय सबै मुक्तकमा आनन्दै लाग्छ अझ पछिल्लो समयमा कमेडी मुक्तकहरूमा धेरै रमाइन्छ जब कि त्यो मान्छेको व्यक्तिगत जीवनसँग उसको जीवनमा जे छ त्यो कुरा आउँछ है त्यस्तोमा धेरै रमाइछ श्रोता तपाईँ कार्यक्रम मुक्तकमाला सुनिरहनु भएको छ पूर्वेली युवा मुक्तकार विकास युवाजी अहिले हाम्रो स्टुडियोमा हुनुहुन्छ मसँगै हुनुहुन्छ हामी मुक्तकमा रमाइरहेका छौँ कुराकानी जोडिरहेका छौँ विकासी मुक्तक सुनौ अर्को समसामयिक विषय ती मान्छेहरूलाई बारम्बार रुवाइन्छ ती मान्छेहरूलाई बारम्बार रुवाइन्छ गल्ती बिनै पनि यहाँ खुट्टा छुवाइन्छ कहिले बोक्सी त कहिले चुलो छोएको अभियोगमा कहिले बोक्सी त कहिले चुलो छोएको अभियोगमा अझै पनि यो देशमा दिशा खुवाइन्छ अझै पनि यो देशमा दिशा खुवाइन्छ समाजलाई टपक्कै टिपेर मुक्तकमा विकासजीले चार हरफमा यसरी अटाउनु भएको छ बडो खुसी लाग्छ मुक्तकमा जब यस्ता विषयहरूलाई यसरी लिइन्छ अटाइन्छ हामी अर्को मुक्तक सुन्नेछौँ विकासजी सँगसँगै धन्यवाद मदन सर फेरि पनि अर्को मुक्तक मैले जोड्न चाहेँ पछिल्लो समयमा देशमा सबै क्षेत्रमा प्राय ढल भने त्यसै विषयलाई हजुर हजुर है तर ढलको सदुपयोग कसरी भयो भन्ने विषयलाई जोडेको छु उसले नि अप्रत्यक्ष सहमति जनाएको छ उसले नि अप्रत्यक्ष सहमति जनाएको छ यो सर यसरी डुङ डुङ्ती गनाएको छ गर्भपतन दर उच्च भएर होला सायद गर्भपतन दर उच्च भएर होला सायद प्रत्येक सहरमा सरकारले ढल बनाएको छ प्रत्येक सहरमा सरकारले ढल बनाएको छ कसरी आउँछन् मुक्तक यसरी विकासी कसरी फुर्छन् मुक्तक त्यो चाहिँ म पनि ठ्याक्कै भन्न सक्दिनँ तर ठ्याक्कै भन्नुपर्दा जब समाजको परिवेशले आफूलाई छुन्छ है त्यति बेला आउँछु मुक्तक तपाईँ कोबाट बढी प्रेरित हुनुहुन्छ अहिले मुक्तक लेखनमा अग्रज मुक्तकारहरू सम्झिनु पर्दा अग्रज मुक्तकार यस्तो पछिल्लो मैले अब जान्दाखेरि मुक्तक सिक्दाखेरि के केशव आचार्यका मुक्तकहरू उहाँहरूकोबाट सिकेको थिएँ होइन अनि त्यसपछि हाम्रो वियोगी बुढाथोकी हजुर हजुर उहाँका केही मुक्तकहरू पढिरहेको थिएँ उहाँहरूको मुक्तकबाटै नै यस्तो यस्तो हुँदो रहेछ भनेर आफूले सिक्ने मौका पनि पाइयो र पछिल्लो समयमा त अब फेसबुकमा सिक्ने मौका धेरै नै थिए हजुर हजुर इन्टरनेटबाटै पनि धेरै कुरा सिक्न पाइयो मुक्तक सुनौँ हामी फेरि जोड्न चाहे मुक्तकलाई सक्सेस भने देशको निम्ति मरेर देखा सक्छस् भने देशको निम्ति मरेर देखा रित्तो भएको आमाको काग भरेर देखा यदि तेरो तागतले सक्सेस भने सरकार यदि तेरो तागतले सक्छस् भने सरकार देखा मेरो कलम बन्द गरेर देखा देखा मेरो कलम बन्द गरेर देखा बडो जोसिलो मुक्तक बडो कसिलो मुक्तक विकासीको मुक्तक अर्को मुक्तक विकासी अर्को मुक्तकमा जोड्न छाए हाम्रा समाजका आदर्श व्यक्तिहरूलाई माहौलमा आदर्शका गफ्ती नै हाँक्छन् माहौलमा आदर्शका गफ्ती नै हाँक्छन् जो ढुङ्गालाई ढोगेर खुसीहरू माग्छन् नदी नाला कन्दराका मिठा कुरा गर्नेहरू नदी नाला कन्दराका मिठा कुरा गर्नेहरू आफू भने गाउँबेची राजधानी राख्छन् आफू भने गाउँबेची राजधानी लाग्छन् मैले सुरुवातमै भनेको थिएँ विकासजी बढी व्यङ्ग्यात्मक मुक्तक लेख्नुहुन्छ व्यङ्ग्य कस्नुहुन्छ मुक्तकमा र मुक्तकमा व्यङ्ग्य भयो भने झन् मजा हुन्छ र आज त्यो मजा हामी लुटिरहेका छौँ विकासजी अर्को मुक्तक सुनौँ अर्को मुक्तकमा फेरि मैले जोड्न चाहेँ मदन सर हामी सधैँ नेता खराब भन्छौँ होइन त्यसैलाई जोड्न चाहेँ नेता खराब भन्दै सबलाई उफारो भइगयो नेता खराब भन्दै सबलाई उफारो भइगयो काम गर्न नदी भुइँमा पछारो भइगयो जनता हुनुको फाइदा पनि कायदाको छ जनता हुनुको फाइदा पनि कायदाको छ यार दोष सबै नेतामाथि थुपारो भइगयो <laughs> जनताको फाइदा जनताको फाइदा एकदम पनि सर हामी मुक्तकमै रमाइरहेका छौँ बडो मजा लागिरहेको छ कार्यक्रमको आजको यो बसाइमा थोरै मुक्तक भन्दा बाहिर आउँ अन्य कुन कुन विधामा आफू कलम चलाउनुहुन्छ रुचाउनुहुन्छ कलम चलाउन म मुक्तकभन्दा बाहिर सर गजल अनि गीतहरू लेख्ने गर्छु होइन तर जति मुक्तक लेख्छु त्यति धेरै चाहिँ गजल र गीतहरू फुर्दैनन् यदि गीत फुरिहाल्यो भने त्यो आधीबाट मुक्तक भन्न खोज्छ त्यस्तो हुनेछ नसा नसामा मुक्त कुदिराखेका छ लगभग थोरै हामीले कार्यक्रमको सुरुवातमा पनि तपाईँले भन्नुभएको थियो झापाली साहित्य समाजको तपाईँ सचिव पनि हुनुहुन्छ हजुर थोरै हाम्रा श्रोताहरूलाई झापाली साहित्य समाजको बारेमा बताइदिनुहोस् न पक्कै पनि झापाली साहित्य समाज भनेको यस्तो एउटा समाज हो सर है जसमा चाहिँ हामी झापा भरिरहेका अग्रज रहेका र सिक्न चाहने जो आफ्नो साहित्य विधामा आफ्नो कलम चलाउँदै आउनुभएका छ उहाँहरूलाई चाहिँ एउटा उभ्याउने प्लेटफर्मको रूपमा हामीले स्थापना गरेको संस्था हो है र यो चाहिँ हामी बिर्तामोड मुक्तिचोक एक किलोमिटर उत्तर भेटघाट चौतारीको हलमा है प्रत्येक महिनाको दोस्रो हप्ता शनिबारका दिन एघार बजीदेखि हाम्रो प्रोग्राम सुरु हुन्छ र हामी त्यहाँ चाहिँ एकअर्काको साहित्य कसले के लेख्छ त्यो सुन्ने सुनाउने र त्यसमाथि समीक्षा गर्ने कामहरू गर्छौँ र त्यसले के हुन्छ भने हामीमा एउटा लेख्ने ऊर्जा रहिरहन्छ भन्ने हिसाबले हामीले त्यो स्थापना गरेको छौँ के छ झापाली साहित्य समाजको तपाईँ सचिव भएको नाताले पनि मैले सोध्न चाहेँ आगामी योजनाहरू के कस्ता छन् आगामी योजना अब हामीले भन्नुपर्दा फेरि अहिले पछिल्लो समयमा झापामा एकदम खस्किराखेको अवस्था छ साथीहरू पनि छिन्न भिन्न भइरहनु भएको छ है त्यो भएकोले गर्दा अब एउटा कुनै नयाँ वर्षलाई फोकस गरेर चाहिँ एउटा कुनै स्पेसल प्रोग्राम राख्नुपर्छ कि भन्ने सोच बनाइराखेको छु अब यो आउँदो हप्ता हाम्रो फेरि प्रोग्राम छ है त्यो प्रोग्राममा चाहिँ यो सर्कुलेसन गर्नु छ झापाभरि छरिएर रहनुभएका सम्पूर्ण साहित्यिक मनहरूलाई साहित्यकारहरूलाई एकै ठाउँ बाँध्नु पऱ्यो है हजुर बाँध्ने त्यस किसिमको कार्यक्रम ल्याउनु पऱ्यो त्यही हो बाँध्ने प्रयास हो र हाम्रो संस्थाको नामले नै पुरै झापालाई समेटेको छ हजुर र हाम्रो उद्देश्य पनि के हो भने सक्षम हामीले झापाभरिका हरेक विधामा कलम चलाउने साथीहरूलाई चाहिँ समेट्ने योजना हो हाम्रो झापाली साहित्य समाज भनेर भनिरहँदा श्रोताहरूलाई केही अन्यल पनि हुनसक्छ हामी चाहिँ इलामको मोरङको अलिक टाढा टाढाको मान्छे त्यहाँ आबद्ध हुन पाउँदैनौँ कि हामी सहभागी हुन पाउँदैनौँ कि भन्ने थोरै बताइदिनुहोस् न खुलस्त बनाइदिनुहोस् बिल्कुलै होइन मदन सर कस्तो हो भने झापाली साहित्य समाज भनेको चाहिँ हामी जति पनि यो एउटा झापालाई चिनाउने पहिलो अभियान थियो हजुर हजुर र कस्तो भन्दा फेरि हामी जो जुनै क्षेत्रमा बसे पनि हामी त्यसमा सामेल हुन सक्नेछौँ है र हामीले झापाली साहित्य समाजमा आएर आफूले गर्न चाहने कामहरू गर्न सक्नेछौँ बिल्कुलै पनि कुनै जहाँ बसेको साथीहरूले म इलामको म मोरङको या म पाँचथरको भनेर सङ्कुचन मान्नुपर्ने अवस्था हुने छैन पक्कै बाटो सबैजनालाई खुल्ला गरेका छौँ सबैजना आउन सक्नुहुन्छ कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ सँगै हाते मालो गर्दै अगाडि बढ्न सक्नुहुन्छ मुक्तक सुनौ विकासजी मैले जोड्न चाहेँ अर्को मुक्तकलाई जुन थोरै प्रेम वियोगका कुरा छन् त्यो अतीत मलाई निकै प्यारो थियो त्यो अतीत मलाई निकै प्यारो थियो यो जिन्दगी उसैको उदारो थियो तिम्रो र मेरो प्रेम सफल नहुनुमा तिम्रो र मेरो प्रेम सफल नहुनुमा मेरो जात तिम्रो समाज तगारो थियो मेरो जात तिम्रो समाज तगारो थियो मनसुनी मुक्तकार विकासी अर्को मुक्तक सुनौँ हामीसँगै अर्को मुक्तकमा जोड्न चाहे जित नभएको भए सायदै हार हुने थिएन जित नभएको भए सायदै हार हुने थिएन मेरो मुक्तक हुँदा उसको चाहिँ दरबार हुने थिएन यदि यो दुनियाँमा कपडा नै नभएको भए मदन सर यदि यो दुनियाँमा कपडा नै नभएको भए कसम होला आज कतै बलात्कार हुने थिएन कसम होला आज कतै बलात्कार हुने थिएन विकासी मलाई बढी आउने प्रश्न मौका मैले पाएँ भने सबैलाई बढी सोध्ने प्रश्न हजुर एकजना हुनुहुन्छ दुईजना बन्न मन छ कि छैन ठ्याक्कै अहिले योजना बनाइहालिएको छैन सर रहर त कसलाई हुँदैन र होइन तर योजना तत्काल बनिहालेको छैन मुक्तक सङ्ग्रह र यो दुईजना हुने कुरा पनि उस्तै उस्तै हो सायद नै त्यसो भन्दा नि मुक्तक सङ्ग्रह अलिक अब ढिलै निस्किन्छ होला होइन त्यो विषयमा कस्तो छ भने अहिले हतार गरेर पनि हुनेवाला केही छैन सङ्ग्रह जोइ मिलेरै निकाल्ने योजनामा हुनुहुन्छ लगभग सर <laughs> मुक्तक सुनौ विकास फेरि हामी कोही प्रत्येक पल अछुतको धारमा रेटिन्छन् कोही प्रत्येक पल अछुतको धारमा रेटिन्छन् रेटिएका सबुतहरू सरकारबाटै मेटिन्छन् मान्छेलाई पशु ठान्ने महाशयहरू भने यहाँ जो हरेक रात भट्टी र बारमा भेटिन्छन् जो हरेक रात भट्टी र बारमा भेटिन्छन् स्वादिला गुलिया मुक्त खराबहरू सुन्ने चाह हुँदाहुँदै पनि कार्यक्रम सकिन लागेको सङ्केत म पाइरहेको छु प्रविधि संयोजनबाट हामी अन्तिम एउटा मुक्तक सुन्नेछौँ विकासी अब भने अन्तिम मुक्तकमा भन्दा त्यो रगतमा यो रगत मिसाइदेऊ न समी त्यो रगतमा यो रगत मिसाइदेऊ न समी विरथीमा हतियार मिसाइदेऊ न समी राम्री पनि कति राम्री बिन्ती एकचोटि फेरि राम्री पनि कति राम्री बिन्ती एकचोटि फेरि रिसाउँदा झनै राम्री रिसाइदेऊ न समी रिसाउँदा झनै राम्री रिसाइदेऊ न समी मनका सबै बोझहरू न बिन्ती मनका सबै न बिन्ती रिसाउँदा झनै राम्री रिसाउँदा झनै राम्री रिसाइदेऊ न बिन्ती मनका सबै बोझहरू बिसाइदेऊ न बिन्ती मनका सबै बोझहरू बिसाइदेऊ न बिन्ती रिसाउँदा झनै राम्री रिसाउँदा झनै राम्री सैदो न प्रतिको विकासीको यो प्रेम सधैँ यसरी नै झाँगिरहोस् मुक्तकप्रतिको यो प्रेम अझ बढी चुलियोस् हामी यही चाहन्छौँ यो बसाइसम्म यहाँसम्म आइपुग्दा अन्त्यमा कार्यक्रम मुक्तकमाला सुनिरहनुहुने प्रिय मुक्तक मनहरूलाई के भन्न चाहनुहुन्छ अन्त्यमा भन्नुपर्दा मैले जति पनि मुक्तक भने अहिलेसम्म यो रेडियो भिजनको तरङ्गमा मदनजीसँगको साथमा यी सब मुक्तक हाम्रा रेडियो सुनिरहनु सुनिरहनुहुने रेडियोभिजन हुनेहरूको लागि हो मेरा मुक्तकले कसैलाई तपाईँलाई कुनै नकारात्मक असर पार्न सक्छ है कुनै ठाउँमा तपाईँलाई छुन पनि सक्छ आफ्नै जस्तो लाग्न सक्छ यसलाई यसरी बुझ्नुहुनेछ भन्ने मैले लिएको छु कि हरेक कुरालाई हामीले छुने कोसिस गरेको छौँ भन्ने र सम्पूर्णलाई एकचोटि सुनिदिनु होला मुक्तकमाला फेरि पनि आजको बसाइमा मदनजीसँग म छु र मदनजीलाई पनि विशेष म आज यो मुक्तकमालाको बसाइमा मलाई बोलाउनु भएकोमा धेरै धेरै हार्दिक आभार व्यक्त गर्न चाहन्छु र पुरा रेडियोभिजन परिवारलाई पनि धन्यवाद विकासजी धन्यवाद सर आदरणीय श्रोता उहाँ हुनुहुन्थ्यो मुक्तकार विकास शिवाजी आजको यो बसाइमा मैले उहाँसँग कुराकानी गरेँ तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्छ मुक्तक सुन्दै जाँदा कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktakmala at the rate Gmail dot कममा तपाईँले मुक्तक पठाउन सक्नुहुन्छ त्यस्तै सामाजिक सञ्जाल फेसबुकमा गएर मुक्तकमाला भनेर सर्च गर्नुभयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहीँ गएर मुक्तकराबहरू प्रतिक्रियाहरू तपाईँले छोड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि समेसनका निमित्त कविताजीलाई विशेष धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्का सम्झँदै मदन भण्डारी तपाईँहरूबाट छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् शुभरात्रि जय मुक्तक पत्थरको मुटु बानै तिमी अन्त पाछी पाथरको मुटु बानै तिमी अन्तै तारे पछि रचाउँछन् दुबै आँखा जब साथ परे पछि रचाउँछन् दुबै आँखा जब साथ परे पछि you, gayuta गयो टाढा काता काता भयो शून्य गाउने आजा तिमीले साँगु तारे पछि भयो शून्य गाउने आजा तिमीले साँगु तारे पछि रसाउँछन् दुबै आँखा साथ पर पाचे रसाऊ छंदू बया सब साथ पर पाची हम ना